गोलाफाको तुङ्गाभित्र मायालुको पस्न पाउँछु उड्ने मेरो मात्रा तिम्रो मात्र सपना देख्छु गोलापको तुङ्गभित्र गीत गाई रोजो भन्छ हो सुकेका ओठ गीत गाई रोजो भन्छ चञ्चले आँखाहरू कतै पुगिहाल्छौ भन्छ It's estás. लुकेको छु मुटुभित्र आय बस्ने गर हो साँचेको छु मुटुभित्र आय बस्ने गर सपनीमा विपनीमै आउने गरा गोलाफाको टुङ्गाभित्र मायालुको बाँच्न पाउँछु उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु बाँच्न पाउँछु